उज्यालो खस्न नभ्याउँदै बाटैमा खसी काटिन्छन् सुँगुर ढालिन्छन् र ग्राहक लोभ्याउने बहानामा रक्कामै पारिन्छन् भुइँ बाटो छरपष्ट फिजाइएका मासु र आन्डा भुँडी मन्दिर जाने यात्रुलाई गिज्याउँछन् एक हुन्थ्यो कोइला खानी छ भन्न पाए मेरो गाउँ तिमीसँग अलिकति सिप भए मसँग थुप्रै जाँगर थियो बिहान नारीका चुरा बज्न थाल्छन् थुरमाथि बसेर चरो गीत गाउन थाल्छ मेरो गाउँ बिस्तार छ पँधेरा जान्छ र पानी ल्याउँछ सुन्दर कञ्चन र अटल हिमाल तिमी रातो माटो घोलेर कोष र संहार लिप्न मेरो गाउँ हरेक बिहान घामलाई निम्त्याउने गर्छ दिउँसो आमा रक्षा छेउका भाडामा नमस्ते स्वागत छ हिमाली स्वरहरू अनलाइन रेडियोको प्रस्तुति सृजनाका स्वरहरूको यो विशेष श्रृङ्खलामा हिमाली स्वरहरू न्युयोर्क सहरबाट तयार पारिएको अनलाइन रेडियो हो हाम्रा कार्यक्रमहरू अनलाइनको ठेगाना W W W dot Nepali radio dot ओर्गमा सजिलै सुन्न सकिन्छ कार्यक्रम प्रस्तुत गर्दैछु म सहदेव विक्रम सम्बतको नयाँ वर्ष दुई हजार सतसठीको शुभकामनासहित आज हामी सृजनाका स्वरहरूमा विश्वव्यापी अनलाइन नेपाली रेडियो गजल प्रतियोगितामा उत्कृष्ट भएका बिसवटा विशेष गजलहरू प्रस्तुत गर्दैछौँ गत पाँच अप्रेलका दिन प्रवासी नेपाली साहित्य समाजको आयोजना र अनलाइन नेपाली साहित्य मञ्चको सह आयोजनामा सम्पन्न भएको विश्वव्यापी प्रथम अनलाइन नेपाली रेडियो गजल प्रतियोगिता दुई हजार छैसठीको नतिजा बिएफबिएस गोर्खा रेडियो ब्रुनाईको प्रत्यक्ष दुई घन्टा लामो प्रसारणबाट सार्वजनिक भएको छ Malaysia Nepal Afghanistan Qatar Dubai बेलायत America Canada Iraq Kuwait India Australia Brunei Singapore Israel Netherland Portugal Hong Kong दक्षिण कोरिया लगायत विश्वका विभिन्न अठार मुलुकहरूबाट र नेपालको विभिन्न अडतिस जिल्लाबाट गरी जम्मा एक सय सतहत्तरजना स्रष्टाहरूको सहभागिता रहेको थियो प्रतियोगितामा इजरायलबाट सहभागी उमा सुवेदी प्रथम भोजपुरका निराजन बतास द्वितीय र काठमाडौँका सूर्य चापागाई तृतीय बन्न सफल भएका छन् विजयीहरूले क्रमशः नगद रु बिस हजार दस हजार र पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् पुरस्कारको लागि कला साहित्य डट कम युन्छोमा प्राली र चाम्स फिल्म प्रोडक्सन प्राली प्रायोजक रहेका छन् उत्कृष्ट बिसजना गजलकर्मीहरू Rita Khatri Biratnagar doctor Sudha Shahi Kathmandu Navraj Navodit Qatar Ganindra Limbu Malaysia Nirajan Bhattarai Tanahun Nirmal Kumar Paudel Rautahat Gopal Chandra Rai Khotang PS Limbu Dubai Bipu Waiba बेलायत doctor Tikaram Bhandari Rupandehi Hasta Gautam Mridul America Niru KC Ashru Pokhara Vishnunand Chamling Hong Kong Dildukhi Jantare Malaysia Naresh Nati Brunei Devkala Karki Dhankuta Barsha Darlami Malaysia रहेका छन् आउनुहोस् सम्पूर्ण सर्जक एवं श्रोताहरूलाई शुभकामनासहित सिर्जना स्वरहरूको सुरुवात गरौँ यो शुभकामना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 हिमाली स्वरहरू अनलाइन रेडियोको प्रस्तुति यो सृजनाका स्वरहरूमा आज हामी बिस उत्कृष्ट गजलहरू प्रस्तुत गर्दैछौँ सुरुमा हामी विश्वव्यापी अनलाइन नेपाली रेडियो गजल प्रतियोगितामा प्रथम हुनुभएकी उमा सुवेदीको गजल सुन्दैछौँ उमा सुवेदी इजरायलमा बस्नुहुन्छ नमस्कार म उमा सुवेदी विश्वव्यापी गजल प्रतियोगितामा म इजरायलबाट भाग लिँदैछु मेरो गजल यस्तो छ परदेशमा दुख्यो मन दुखाएरै रोएँ परेली मै सबै आँसु लुकाएरै रोएँ परदेशमा दुख्यो मन दुखाएरै रोएँ परेली मै सबै आँसु लुकाएरै रोएँ दसैँ तिहार सबै गए निधा र खाली दसैँ तिहार सबै गए निधा र भोखाली आफन्तको आशीर्वाद छुटाएरै रोएँ परदेशमा दुख्यो मन दुखाएरै रोएँ कहिले पाउला पिउन मैले पधेरीको पानी कहिले पाउला पिउन मैले पधेरीको पानी वर्षा त झै यी परेली बगाएर रोए परदेशमा दुख्यो मन दुखाएरै रोए बाध्यतामा विदेशी रहर होइन मेरो बाध्यतामा हे रहर होइन मेरो ऋणमाथिको घाउ फेरि उक्काएरै रोए परदेशमा दुख्यो मन दुखाएरै रोए बाँकी सास आफ्नै देशमा फेर्न पाऊ भने बाँकी सास आफ्नै देशमा फेर्न पाऊ भने देउतासँग शिर मैले झुकाएरै रोएँ परदेशमा दुख्यो मन दुखाएरै रोएँ परेली मै सबै आँसु लुकाएरै रोएँ धन्यवाद उहाँ हुनुहुन्थ्यो उमा सुवेदी इजरायलबाट बाँकी सास आफ्नै देशमा फेर्न पाऊँ भनी देउतासँग शिर मैले झुकाएरै रोएँ परदेशमा दुख्यो मन दुखाएरै रोएँ परेलीमै सबै आँसु लुकाएरै रोएँ उमा सुविदीलाई धेरै धेरै शुभकामना अब निराजन बतास काठमाडौँबाट आफ्नो गजल सुनाउँदै हुनुहुन्छ नमस्कार म निराजन बतास भाषा विज्ञान केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालय काठमाडौँ नेपालबाट मैले गजलमा देशको पछिल्लो अवस्थालाई चित्रण गर्ने प्रयास गरेको छु उभिनुमै खतरा हुन्छ लुलो भएपछि उभिनुमै खतरा हुन्छ लुलो भएपछि टेक्ने गनी साध्य हुन्न धुलो भएपछि कर्तव्यलाई कहाँ बाध्यता भन्न मिल्छ कर्तव्यलाई कहाँ बाध्यता भन्न मिल्छ पर्छ साँझ बिहान चुलो भएपछि टेक्ने गनी साध्य हुन धुलो भएपछि ढोका थुन्दैमा सर्पको बाटो छेकिँदैन ढोका थुन्दैमा सर्पको बाटो छेकिँदैन निमै हावा छिर्ने दुलो भएपछि डढ्नुपर्छ साँझ बिहान चुलो भएपछि आफै सुक्ला भन्ने हुन्छ घाउ सानो हुँदा आफै सुक्ला भन्ने हुन्छ घाउ सानो हुँदा ज्यानै लिने डर हुन्छ ठुलो भएपछि सिरानीमै हावा छिर्ने दुलो भएपछि आग नकै भर हुन्न घरकै ठेगान हुन्न आग नकै भर हुन्न घरकै ठेगान हुन्न घरै माथि खोला बक्ने कुलो भएपछि ज्यानै लिने डर हुन्छ ठुलो भएपछि उभिनुमै खतरा हुन्छ लुलो भएपछि टेक्ने गनी उहाँ हुनुहुन्थ्यो निराजन बतास उभिनुमै खतरा हुन्छ लुलो भएपछि टेक्ने गरी साध्य हुन्न धुलो भएपछि निराजन बतासलाई पनि नयाँ वर्षको धेरै धेरै शुभकामना अब स्वागत गरौँ सूर्य चापागाईलाई नमस्कार म सूर्य चापागाई म आफ्नो गजल यसरी वाचन गर्न गइरहेको छु तिमी जुन हौ कि जुनेली तिमी हौ कतै पूर्णिमा कि उजेली तिमी हौ भयो बाग प्यारो तिमी आउनाले भयो बाग प्यारो तिमी आउनाले जसै चिर चिरबिरायौ जुरेली तिमी हौ कडा धूपमा सासको धाप बढ्दा कडा धूपमा सासको धाप बढ्दा खडेरी पवन कि सुरेली तिमी हो तिमी बग्दछौ गीत झै नयनमा तिमी बग्दछौ गीत झै नयनमा नदीको निलो नागबेली तिमी हो तिमी हाँस्दछौ मन्जरी पालुवामा तिमी हाँस्दछौ मन्जरी पालुवामा बसन्ती छटाकी चमेली तिमी हो उषा हो तिमी प्रात भई साथ चल्ने उषा हौ तिमी प्रात भई साथ चल्ने सधैँ सूर्यलाई सहेली तिमी हौ सधैँ सूर्यलाई सहेली तिमी हौ तिमी जुन हौ कि जुनेली तिमी हौ कतै पूर्णिमा कि उजेली तिमी हौ धन्यवाद सूर्य चापागाईको यो सुमधुर गजल थियो तिमी जुन हौ कि जुनेली तिमी हौ कतै पूर्णिमा कि उजेली तिमी हौ बडो मिठो एवं सुरिलो गजल सुनाउनु भएकोमा सूर्य चापागाईलाई धेरै धेरै धन्यवाद र तपाईँलाई पनि नयाँ वर्षको धेरै धेरै शुभकामना अब रिता खत्रीलाई स्वागत गरौँ रिता खत्री आफ्नो माटोको गजल सुनाउँदै हुनुहुन्छ मेरो नाम रिता खत्री देउराली सात भोजपुर हाल विराटनगर गजल वाचन गर्न गइरहेको छु कहाँ हुन्छ आफ्नो माटो बिरानो आफू हिँडेको त्यो बाटो बिरानो कहाँ हुन्छ आफ्नो माटो बिरानो जति बिर्सु भन्छु अझ याद आउँछ जति बिर्स भन्छु अझ याद आउँछ सुदूर सम्झनाको पाटो बिरानो कहाँ हुन्छ आफ्नो माटो बिरानो आफू हिँडेको त्यो बाटो बिरानो मेटेर कसले कहाँ मेट्न सक्छ मेटेर कसले कहाँ मेट्न सक्छ नहुन्छ मायाको खाटो बिरानो आफू हिँडेको त्यो बाटो बिरानो कहाँ हुन्छ आफ्नो माटो बिरानो रोपु कसरी मै स्नेहको बिउ रोपु कसरी म स्नेहको बिउ छ आफ्नो मनको रातो बिरानो कहाँ हुन्छ आफ्नो माटो बिरानो आफ्नो हृदयको बाटो बिरानो कहाँ हुन्छ आफ्नो माटो बिरानो परदेशमा चसक्क सधैँ देश दुख्छ परदेशमा चसक्क सधैँ देश दुख्छ हुँदैन गुन्द्रुक रातो बिरानो कहाँ हुन्छ आफ्नो माटो बिरानो आफू हिँडेको त्यो बाटो बिरानो आफू हिँडेको त्यो बाटो बिरानो कहाँ हुन्छ आफ्नो माटो बिरानो धन्यवाद कहाँ हुन्छ आफ्नो माटो बिरानो आफू हिँडेको त्यो बाटो बिरानो रिता खत्रीलाई पनि नयाँ वर्षको धेरै धेरै शुभकामना र यति मिठो गजलको लागि धेरै धेरै धन्यवाद अब डाक्टर सुधा शाही काठमाडौँबाट सुधा शाही देशको राजनीतिक परिवेशको बारेमा गजल सुनाउँदै हुनुहुन्छ नमस्कार मेरो नाम सुधा शाही म बसन्तपुर काठमाडौँबाट र मेरो गजल यसरी सुरु हुन्छ मान्छेको व्यथा अनुहारले बताउँछ मान्छेको व्यथा अनुहारले बताउँछ देश कस्तो छ सरकारले बताउँछ मैले नै थमाएँ उसको हातमा हतियार मैले नै थमाए उसको हातमा हतियार मित्र हो वा प्रहारले बताउँछ देश कस्तो छ सरकारले बताउँछ अग्लो ठाउँबाट जो कोही अग्लै देखिन्छ अग्लो ठाउँबाट जो कोही अग्लै देखिन्छ वास्तविक तत्त्व विचारले बताउँछ वास्तविक तत्त्व विचारले बताउँछ देश कस्तो छ सरकारले बताउँछ कोही खास आउँदै हुनुपर्छ जरुर कोही खास आउँदै हुनुपर्छ जरुर आज उसको यो श्रृङ्गारले बताउँछ आज उसको यो श्रृङ्गारले बताउँछ देश कस्तो छ सरकारले बताउँछ परिवर्तन आउने छ अवश्य ठुलो परिवर्तन आउने छ अवश्य ठुलो भइरहेको अत्याचारले बताउँछ भइरहेको अत्याचारले बताउँछ मान्छेको व्यथा अनुहारले बताउँछ देश कस्तो छ सरकारले बताउँछ धन्यवाद उहाँ हुनुहुन्थ्यो डाक्टर सुधा शाही काठमाडौँबाट परिवर्तन आउने छ अवश्य ठुलो भइरहेको अत्याचारले बताउँछ देश कस्तो छ सरकारले बताउँछ तपाईँलाई पनि नयाँ वर्षको धेरै धेरै शुभकामना अब नवराज ढकाल नवोदित नवराज ढकाल नवोदित आफ्नो मायालु गजल सुनाउँदै हुनुहुन्छ नमस्कार अनि गजल प्रिय अभिवादन म नवराज झगाल नवोदित लेगुवा धनकुटा हाल college of the north Atlantic Doha कतारबाट मेरा गजलका शेरहरू यसरी अघि बढ्छन् ढुक्क हुनु तिम्रो सिउँदो पराईलाई भर्न दिन्न ढुक्क हुनु तिम्रो सिउँदो पराईलाई भर्न दिन्न मनको दिवारबाट तिम्रो तस्बिरलाई झर्न दिन्न मिलनको प्रतीक्षामा बरु बितुन युग युग मिलनको प्रतीक्षामा बरु बितुन युग युग कुनै हालत त्यो गलामा कसैको पोते पर्न दिन्न मनको दिवारबाट तिम्रो तस्विरलाई झर्न दिन्न फर्किएर चाँडै आउँछु बिरानो यो सहर छोडी फर्किएर चाँडै आउँछु बिरानो यो सहर छोडी तिमीलाई मेरै बनाउँछु पराई हात सर्न दिन्न मनको दिवारबाट तिम्रो तस्बिरलाई झर्न दिन्न जिन्दगीका हरेक मोडमा सहयात्री भनी सधैँ जिन्दगीका हरेक मोडमा सहयात्री बनी सधैँ फर्काउँछु तिम्रो खुसी कसैलाई नि हर्न दिन्न मनको दिवारबाट तिम्रो तस्विरलाई झर्न दिन्न लड्छु तिम्रो पक्षबाट जस्तो चुनौतीमा पनि लड्छु तिम्रो पक्षबाट जस्तो चुनौतीमा पनि बरु बलि चढ्छु आफै चोखो माया मर्न दिन्न मनको दिवारबाट तिम्रो तस्बिरलाई झर्न दिन्न ढुक्क हुनु तिम्रो सिउँदो पराईलाई भर्न दिन्न मनको दिवारबाट तिम्रो तस्बिरलाई झर्न दिन्न धन्यवाद उहाँ नवराज सकाल ढुक्क हुनु तिम्रो सिउँदो पराईलाई भर्न दिन्न बरु बलि चर्चु आफै चोखो माया मर्न दिन्न मनको दिवारबाट तस्बिरलाई झर्न दिन्न मनको दिवारबाट तस्बिरलाई झर्न दिन्न नवराज ढकाल नवोदितलाई पनि नयाँ वर्षको धेरै धेरै शुभकामना अब गणेन्द्र विवश सुब्बा मलेसियाबाट नमस्कार म गणेन्द्र दिवस सुब्बा मारा चार परेवा खोप तेह्रथुम हाल मलेसिया स्थित सुवाङजयबाट बोलिरहेको छु मेरो गजल यस प्रकार छ रुएरै दिन नकाट्नु है सो कमा आमा रुएरै दिन नकाट्नु है शोकमा आमा नबस्नु है बिन्ती हजुर भोकमा आमा रुएरै दिन नकाट्नु है शोकमा आमा सपनीमा भेट हुँदा सपनीमा भेट हुँदा वियोगमा तर्की नकुर्नु ल बाटो हेर्दै कमा आमा रुएरै दिन नकाट्नु है सो कमा आमा नबस्नु है बिन्ती हजुर भोकमा आमा वर्ष खेप्दा निराशी वर्ष खेप्दा निराशी नताक्नु वृद्ध आश्रम बहकिँदै पीडाको त्यो झोकमा आमा रुवेरै दिन नकाट्नु है झोकमा आमा नबस्नु है बिन्ती हजुर भोकमा आमा पहाड झैँ सहनु व्यथा पहाड झैँ सहनु व्यथा नदुखाऊ मुटु वेदनाले चस्का हान्दा कोखमा आमा रुएरै दिन नकाट्ने है सो कमा आमा नबस्नु है बिन्ती हजुर भो कमा आमा सङ्घर्ष हो जीवन सङ्घर्ष हो जीवन धैर्य गर्नु एक दिन फर्कनेछु जन्मभूमि लो कमा आमा रुएरै दिन नकाट्नु है सो कमा आमा नबस्नु है बिन्ती हजुर भो कमा आमा धन्यवाद गणिन्द्र विवश सुब्बा मलेसिया सङ्घर्ष हो जीवन धैर्य गर्नु एक दिन फर्कनेछु जन्मभूमि लोकमा आमा नबस्नु है बिन्ती हजुर भोकमा आमा नबस्नु है बिन्ती हजुर भोकमा आमा तपाईँलाई पनि विक्रम सम्बतको नयाँ वर्षको मङ्गलमय शुभकामना अब स्वागत गरौँ निरज भट्टराईलाई निरज भट्टराई देशको शान्तिको गजल सुनाउँदै हुनुहुन्छ नमस्कार म निरज भट्टराई तनहु चुदीबाट मेरो गजल यसरी सुरु हुन्छ एउटा हातमा तुफान अर्कोमा दियो लिएको छ एउटा हातमा तुफान अर्कोमा दियो लिएको छ भन उसको कुन हात बलियो देखिएको छ एउटा हातमा तुफान अर्कोमा दियो लिएको छ भन उसको कुन हात बलियो देखिएको छ यो मुर्दाको दिलमा ढुकढुकी कहाँबाट आयो यो मुर्दाको दिलमा ढुकढुकी कहाँबाट आयो यो मुर्दाको दिलमा ढुकढुकी कहाँबाट आयो सायद मलाममा कोही खास मिसिएको छ एउटा हातमा तुफान अर्कोमा दियो लिएको छ भन उसको कुन हात बलियो देखिएको छ जुन झन्डा बोकेर उसले जिन्दगी सिद्ध्याइदियो जुन झन्डा बोकेर उसले जिन्दगी सिद्ध्याइदियो जुन झन्डा बोकेर उसले जिन्दगी सिद्ध्याइदियो त्यही झन्डा मुनि उसको लास फालिएको छ एउटा हातमा तुफान अर्कोमा दियो लिएको छ भन उसको कुन हात बलियो देखिएको छ आज पनि ऊ मसाल लिएर सहरभरि दौडिरह्यो आज पनि ऊ मसाल लिएर सहरभरि दौडिरह्यो आज पनि ऊ मसाल लिएर सहरभरि दौडिरह्यो उसको घरको चुलोलाई आगो चाहिएको छ एउटा हातमा तुफान अर्कोमा दियो लिएको छ भन उसको कुन हात बलियो देखिएको छ यसरी विभाजित गरेछौ तिमीले यो देशलाई यसरी विभाजित गरेछौ तिमीले यो देशलाई यसरी विभाजित गरेछौ तिमीले यो देशलाई बुद्धको घाँटीमा बौद्धको भिसा झुन्डिएको छ एउटा हातमा तुफान अर्कोमा दियो लिएको छ भन उसको कुन हात बलियो देखिएको छ पहिले नेपालले युद्ध सम्हाल्न सकेको थिएन पहिले नेपालले युद्ध सम्हाल्न सकेको थिएन पहिले नेपालले युद्ध सम्हाल्न सकेको थिएन अहिले यो देश शान्ति सम्हाल्न नसकेर आतिएको छ एउटा हातमा तुफान अर्कोमा दियो लिएको छ भन उसको कुन हात बलियो देखिएको छ कुन हात बलियो देखिएको छ धन्यवाद देशले शान्ति सम्हाल्न नसकेको र एक हातमा तुफान र अर्को हातमा दियो बोकेको बिम्ब प्रस्तुत गर्दै हुनुहुन्थ्यो निरज भट्टराई निरज भट्टराईलाई पनि नयाँ वर्षको मङ्गलमय शुभकामना निरज भट्टराईपछि अब स्वागत गरौँ निर्मल कुमार पौडेललाई निर्मल कुमार पौडेल पनि आफ्नो सुरिलो स्वरमा आफ्नो रचना सुनाउँदै हुनुहुन्छ नमस्कार म निर्मल कुमार पौडेल चन्द्रनिया पाँच नयाँ खैरा रौतहट नेपालबाट मेरो गजल यस प्रकार छ कहिले आयौ सहरतिर गाउँको के छ खबर कहिले आयौ सहरतिर गाउँको के छ खबर जन्मिएको हुर्किएको ठाउँको के छ खबर तार्दैछन् कि वारी पारी बगे बारी सँगै तार्दैछन् कि वारी पारी बगे बारी सँगै तार्दैछन् कि वारी पारी बगे बारी सँगै पारी तार्ने माझी दाइको नौ के छ खबर कहिले आयो सहरतिर गाउँको के छ खबर जन्मिएको हुर्किएको ठाउँको के छ खबर औषधि नै नपाएर सिकिस्तै पो थिए औषधि नै नपाएर सिकिसै पो थिए औषधि नै नपाएर सिकिसै पो थिए पल्ला झरी चमेली छ बाउको के छ खबर कहिले आयो सहरतिर गाउँको के छ खबर जन्मिएको हुर्किएको ठाउँको के छ खबर अनि चालले लाला बाला सबै मरे भन्थे अनि कालले लाला बाला सबै मारे भन्थे अनि कालले लाला बाला सबै मारे भन्थे आँसुमा नै डुबे किटी माउको के छ खबर कहिले आयौ सहरतिर गाउँको के छ खबर जन्मिएको हुर्किएको ठाउँको के छ खबर सुस्ने जति सबै ठुला भएका छन् यता चुस्ने जाति सबै ठुला भएका छन् यता चुस्ने जाति सबै ठुला भएका छन् यता क्रान्ति भयो जाउमा भन्थे खाउको के छ खबर कहिले आयो सरतिर गाउँको के छ खबर जन्मिएको हुर्किएको ठाउँको के छ खबर कोदो फापर घिउ बेची उता किनी लाने दुफा पर घिउ बेची उता किनी लाने दुफा पर घिउ बेची उता किनी लाने मितिनाजी क्या चाउ चाउको के छ खबर कहिले आयौ सहरतिर गाउँको के छ खबर जन्मिएको हुर्किएको ठाउँको के छ खबर ठिल्ला गाडी हुन् किने तात सडकमा तिल्ला गाडी हुई किने आता सडकमा तिल्ला गाडी हुई किने आता सडकमा तू हेर नङ्गा मेरा पाउको के छ खबर कहिले आयौ सहरतिर गाउँको के छ खबर जन्मिएको हुर्किएको ठाउँको के छ खबर जन्मिएको हुर्किएको ठाउँको के छ खबर हस् धन्यवाद जन्मिएको हुर्किएको ठाउँको खबर जान्न खोज्दै हुनुहुन्थ्यो सुरिलो स्वरमा निर्मल कुमार पौडेल निर्मल कुमार पौडेललाई पनि नयाँ वर्षको धेरै धेरै शुभकामना अब गोपाल चन्द्र राईको पालो नमस्कार म गोपाल चन्द्र राई जनजाति पूर्वी नेपालको खोटाङ जिल्ला बतासे गाविसबाट र मेरो गजलको शेरहरू यसरी बहन्छ न ए चरी म पनि त बास खोज्दैछु नतर्साउन एचरी म पनि त बास खोज्दैछु तिम्रो जस्तो भोगाईको आभास खोज्दैछु कसले बुझ्ला दुःख दर्द कसले बुझ्ला दुःख दर्द परदेश यो जिन्दगीमा वास्तविक यो दुनियाँमा गाँस खोज्दैछु तिम्रो जस्तो भोगाईको आभास खोज्दैछु नतर्साउन एचरी म पनि त बास खोज्दैछु चखेवाको जोडी जस्तै प्रणयको भाव छैन सञ्जीवनी लगाउने मधुमास खोज्दैछु तिम्रो जस्तो भोगाईको आभास खोज्दैछु सुखको साथ बचाउने सुखको साथ बचाउने दुःखको रात हँसाउने अन्तिमपल्ट यो दुनियाँमा सास खोज्दैछु तिम्रो जस्तो भोगाईको आभास खोज्दैछु कसको कति घटी बढी कसको कति घटी बढी मूल्याङ्कनै छैन राजै त्यसैले त जनजाति भई इतिहास खोज्दैछु तिम्रो जस्तो भोगाईको आभास खोज्दैछु नतर्साउन एचारी म पनि त बास खोज्दैछु धन्यवाद नतर्साउन एचारी म पनि त बास खोज्दैछु तिम्रो जस्तो भोगाईको आभास खोज्दैछु तिम्रो जस्तो भोगाईको आभास खोज्दैछु उहाँ हुनुहुन्थ्यो गोपालचन्द्र राई गोपालचन्द्र राईलाई पनि विक्रम सम्बतको नयाँ वर्षको धेरै धेरै शुभकामना नेपाली माना नेपाली पाना हराउन नपाओस् जहाँ रहे नि जहाँ भए नि नेपाल गाइरहोस् आपसी मेल सर्वा बढाउनु गाइरहु गीतहरू उन्नति गर प्रगति गर हिमाली स्वरहरू उन्नति गर प्रगति गर हिमाली छोरहरू गोपाल चन्द्र राईपछि अब पिएस लिम्बू आफ्नो गजल सुनाउँदै हुनुहुन्छ नमस्ते म पिएस लिम्बू निश्चल सुनसरी नेपाल मेरो गजल यस प्रकार छ धुमिएको मौसम नि उग्रिन्छ मुस्काउँदा तिमीले धुमिएको मौसम नि उग्रिन्छ मुस्काउँदा तिमीले हुन्छ भान भूकम्पको आँखा जुधाउँदा तिमीले साध्य छैन वर्णन गरी चन्द्ररूपी तिम्रो मुहार साध्य छैन वर्णन गरी चन्द्ररूपी तिम्रो मुहार अप्सरा नै लजाउँछिन् घुम्टो उठाउँदा तिमीले हुन्छ भान भूकम्पको आँखा जुधाउँदा तिमीले फिका लाग्छ गुलाब पनि तिमी साथ नहुँदा त फिका लाग्छ गुलाब पनि तिमी साथ नहुँदा त काँडा पनि फुल बन्छ समाउँदा तिमीले हुन्छ भान भूकम्पको आँखा जुधाउँदा तिमीले सायद भरिएर झुटले पत्या छैन सत्य मानी सायद भरिएर झुटले पत्या छैन सत्य मानी असत्य नै विश्वास लाग्छ बताउँदा तिमीले हुन्छ भाना भूकम्पको आँखा जुधाउँदा तिमी नबोलेर निश्चल सधैँ आँखा तरी हिँडे पनि नबोलेर निश्चल सधैँ आँखा तरी हिँडे पनि चलमलाउँछन् मूर्तिहरू पाउजु झन्काउँदा तिमीले हुन्छ भाना भूकम्पको आँखा जुधाउँदा उहाँ हुनुहुन्थ्यो पिएस लिम्बू पिएस लिम्बूलाई पनि नयाँ वर्ष दुई हजार सतसठीको धेरै धेरै शुभकामना यस्तै सुमधुर गजलहरू सधैँभरि सुनिरहन पाऊँ पिएस लिम्बूपछि अब बिपु वाइवा बिपु वाइवा युकेबाट आफ्नो गजल सुनाउँदै हुनुहुन्छ मेरो नाम बिपु वाइवा हो म युकेको फोक्सटनबाट बोल्दैछु मेरो गजल यस प्रकारको छ कुरा कगर नु भो कप्या सलाजको कुरा कगर नु भो कप्या सलाजको पलाउ अब मुना भई अनाजको कुरा कगर्नु भो कप्या सलाजको फरक छ सोच हेर त्यो विचारमा फरक छ सोच हेर त्यो विचारमा उनी विभेद यो समाजको कुरा कगर्नु भो कप्या सलाजको परम्परा ल आज सिर झुक्छ भने परम्परा ल आज शिर झुक्छ भने विरोध गर मिलेर ती रिवाजको कुरा क गर्नु भो कप्या सलाजको बिहोसीमा नडुब दायित्व भुली बिहोसीमा नडुब दायित्व भुली तिखो नजर चुँदैछ चाल बाजको कुरा क गर्नु भो कप्या सलाजको पलाउ अब मुना भई अनाजको धन्यवाद उहाँ हुनुहुन्थ्यो बिपु वाइवा कुरा के गर्नु भोक प्यास लाजको पलाउ अब मुना भई अनाजको धन्यवाद तपाईँलाई पनि यति सुमधुर गजलको लागि र नववर्ष दुई हजार सडसठीको धेरै धेरै शुभकामना वापसी अब स्वागत गरौँ डाक्टर टिकाराम भण्डारीलाई टिकाराम भण्डारी सगरमाथा र बुद्ध सम्बन्धी गजल सुनाउँदै हुनुहुन्छ डाक्टर टिकाराम भण्डारी गङ्गौलिया छ रूपन्देही मेरो गजल यस प्रकार छ कालीमा जाजरकोट रोइरहँदा म कसरी हाँस्न सक्छु कालीमा जाजरकोट रोइरहँदा म कसरी हाँस्न सक्छु बस्ती बस्ती कोसीले रोइरहँदा म कसरी हाँस्न सक्छु कालीमा जाजरको रोइरहँदा म कसरी हाँस्न सक्छु तराई रोए पनि पहाड रोए पनि हिमाल रोए पनि तराई रोए पनि पहाड रोए पनि हिमाल रोए पनि दुःखमा आम नेपाली रोइरहँदा म कसरी हाँस्न सक्छु कालीमा जाजरको रोइरहँदा म कसरी हाँस्न सक्छु बस्ती बस्तीको चिले धोइरहँदा म कसरी हाँस्न सक्छु सुने तिमी कठोर आगो बनेछौ तर देशकै लागि सुने तिमी कठोर आगो बनेछौ तर देशकै लागि तिम्रो आगोले फुल जलाइरहँदा म कसरी हाँस्न सक्छु कालीमा जाजरको धोइरहँदा म कसरी हाँस्न सक्छु सगरमाथा मेरो हो सगरमाथा मेरो हो घाँटी रेते पनि भन्छु मेरो हो सगरमाथा मेरो हो घाँटी रेते पनि भन्छु मेरो हो मेरो बुद्ध भूमि कसैले छोइरहँदा म कसरी हाँस्न सक्छु मेरो बुद्ध भूमि कसैले छोइरहँदा म कसरी हाँस्न सक्छु धन्यवाद टिकाराम भण्डारीलाई पनि नयाँ वर्ष दुई हजार सतसठीको धेरै धेरै शुभकामना टिकाराम भण्डारीपछि अब अमेरिकाबाट हस्त गौतम मृदुलको यो सुमधुर गजल म हस्त गौतम मृदुल मेरो घर रुकुम नाथिगार हो र हाल म अमेरिकामा छु अँध्यारो मेटाउँ भनी मनको दियो बालेको छु लक्ष्यसम्म पुग्नलाई नयाँ यात्रा थालेको छु झन्झन दुःख बढ्यो रक्तिभर शान्ति छैन हिक्मतमा हार्ने छैन यही विश्वास पालेको छु अँध्यारो मेटाउँ भनी मनको दियो बालेको छु लक्ष्यसम्म पुग्नलाई नयाँ यात्रा थालेको छु जीवन स्वतन्त्र होस् यही चाहना छ मेरो तानासाही प्रवृत्तिका पर्खाल नै ढालेको छु अँध्यारो मेटाउँ भनी मनको दियो बालेको छु लक्ष्यसम्म पुग्नलाई नयाँ यात्रा थालेको छु सतीको श्राप परेको छ यही श्रदीय माटोमा आफूभित्र हुर्किएको आशा जति फालेको छु अँध्यारो मेटाउँ भने मनको दियो बालेको छु लक्ष्यसम्म पुग्नलाई नयाँ यात्रा थालेको छु आशा नमारेर कहिल्यै निरन्तर बढै म पथमा फेरि मैले जीवनमा यिनै पाइला चालेको छु अध्यारो मेटाउँ भने मनको दियो बालेको छु लक्ष्यसम्म पुग्नलाई नयाँ यात्रा थालेको छु नयाँ यात्रा थालेको छु धन्यवाद अँध्यारो मेटाउन मनको दियो बाली लक्ष्यसम्म पुग्न नयाँ यात्रा थालिएको भाव सुनाउँदै हुनुहुन्थ्यो हस्त गौतम मृदुल हस्त गौतम मृदुललाई पनि नववर्ष दुई हजार सतसठीको मङ्गलमय शुभकामना अब निरु केसी नमस्कार म निरु केसी अश्रु मेरो वास्तविक नाउँ चाहिँ निर्मला केसी मेरो घर पर्वत जिल्ला जुवागा गाविस नम्बर तीन र अहिले अध्ययनको सिलसिलामा राष्ट्र ब्याङ्क चोकको पोखरामा बस्दै आएको छु अनलाइन नेपाली गजल प्रतियोगिताको लागि मैले आज बुजुङको प्रायत छन्दमा रचिएको एउटा गजल प्रस्तुत गर्न चाहेको छु नजानी कसोरी तिमी छेउ आए नजानी कसोरी तिमी छेउ आए अलौकिक माया तिमी सगलाए अलौकिक माया तिमी सगलाए मायाको मझेत्रो बिछाई बसायो मायाको मझेत्रो बिछाई बसायो छ मैले इरादा जनाए अलौकिक माया तिमी सागलाए। चुमेरै नथाक्ने यी औला तिमीले चुमेरै नथाक्ने यी औला तिमीले उघारदा परेले तिमी सामु पाए निसङ्कोच मैले इरादा जनाए छ सङ्लो विचित्रै पहाडी जवानी छ सङ्लो विचित्रै पहाडी जवानी फसायौ नि बैसा तिमीमा चढाए उघार्दा परेले तिमी सामु पाए जुधायौ तिमीले जसै त्यो परेले जुधायौ तिमीले जसै त्यो परेले भुलेरै दुनिया तिमीमा हराए फसायौ नि भैसा तिमीमा चढाए नजानी कसोरी तिमी छे ऊ आए नजानी कसोरी तिमी छे ऊ आए अलौकिक माया तिमी लाए अलौकिक माया तिमी लाए धन्यवाद नमस्कार नजानी कसरी तिमी छेउ आए अलौकिक माया तिमीसँग लाए आफ्नो अलौकिक मायाको गजल सुनाउँदै हुनुहुन्थ्यो निरु केसी अब निरु केसी पछि विष्णु नन्द चामलिङलाई स्वागत गरौँ म विष्णु नन्द चामलिङ हङकङबाट र मेरो गजल यस प्रकार छ लेखेको छु एउटा गजल भेटेपछि तिमीलाई लेखेको छु एउटा गजल भेटेपछि तिमीलाई हुन्छ मन किन चञ्चल भेटेपछि तिमीलाई जाँदै थिएँ सरासरी गन्तव्यमा पुग्नु थियो जाँदै थिएँ सरासरी गन्तव्यमा पुग्नु थियो किन होला परे अलमल भेटेपछि तिमीलाई मैले हिँड्ने बाटाहरू पक्की सडक जस्तै थिए मैले हिँड्ने बाटाहरू पक्की सडक जस्तै थिए भइदियो आज दलदल भेटेपछि तिमीलाई हाँसी खुसी रहँ भन्थे जिन्दगीमा सधैँभरि हाँसी खुसी रहँ भन्थे जिन्दगीमा सधैँभरि आँसु झर्न थाल्यो पल पल भेटेपछि तिमीलाई इमान जमान थियो हजुर समाजमा मेरो पनि इमान जमान थियो हजुर समाजमा मेरो पनि मधु रसको लाग्छ तलतल भेटेपछि तिमीलाई होस थियो जोस थियो विष्णु थियो साक्षी होस थियो जोस थियो विष्णु थियो साक्षी खै कसरी भए पागल भेटेपछि तिमीलाई धन्यवाद इमान जमान थियो हजुर समाजमा मेरो पनि मधुरस लाग्छ तलतल भेटेपछि तिमीलाई खै कसरी भएँ पागल भेटेपछि तिमीलाई आफ्नी मायालुलाई भेटेपछि पागल भएको भाव प्रस्तुत गर्दै हुनुहुन्थ्यो विष्णुनन्द चामलिङ अब विष्णुनन्द चामलिङ पछि दिलदुखी जन्तरेलाई स्वागत गरौँ नमस्कार म दिलदेखि जनधरे नेपालको ठेगाना बसन्तपुर छ तेह्रथुङ हाल मलेसियामा कार्यरत छु मेरो गजल यसरी सुरु हुन्छ मरण अकाट्य सत्य तिम्रो हातमा जहर किन मरण अकाट्य सत्य तिम्रो हातमा जहर किन सन्तापकको अन्तिम लक्ष्य आत्महत्या ठहर किन लेखान्तको एक दिन घिसादै लान्छ कालले लेखान्तको एक दिन घिसादै लान्छ कालले एक जुन जिउनु यति साह्रै डहर किन सन्तापको अन्तिम लक्ष्य आत्महत्या ठहर किन सुख दुःख पेवा नठन्नु सबैको साझा सोच्नुपर्छ सुख दुःख पेवा नठन्नु सबैको साझा सोच्नुपर्छ मलाई मात्रै पर्यो भने यो आँसुको नहर किन सन्तापको अन्तिम लक्ष्य आत्महत्या ठहर किन रिसले बिस दिन्छ बिसले समाधान दिन्न हेर रिसले बिस दिन्छ बिसले समाधान दिन्न हेर नढाटे भन सत्य उमेरमै मर्ने रहर किन सन्तापको अन्तिम लक्ष्य आत्महत्या ठहर किन मरण अकाटे सत्य तिम्रो हातमा जहर किन सन्तापको अन्तिम लक्ष्य आत्महत्या ठहर किन सन्तापको अन्तिम लक्ष्य आत्महत्या ठहर किन धन्यवाद रिसाले विष हुन्छ विषले समाधान दिन्न हेर वास्तवमा विषले समाधान दिँदैन पनि गजलको लागि दिलदुखी जनतारेलाई धेरै धेरै धन्यवाद र नववर्षको फेरि पनि तपाईँ सबैलाई धेरै धेरै शुभकामना दिलदुखी जन्तरेपछि अब आउँदै हुनुहुन्छ नरेश नाति नरेश नाति आफ्नो मायालु गजल सुनाउँदै हुनुहुन्छ नमस्ते श्रोताबिनहरू म नरेश नाति मेरो नेपालको ठेगाना भन्नुपर्दा नेपालको पाँचतर जिल्ला लिम्बा गाविस वार्ड नम्बर एक एक अनेटारमा पर्दछ अहिले म बुनाईको टुक्कर लाइन सेरियाबाट बोलिरहेको छु म एउटा गजल वाचन गर्न गइरहेको छु स्विकार्नुहोस् गजल बिहान पनि बेलुकी पनि किचकिच गर्छौ किन बिहान पनि बेलुकी पनि किचकिच गर्छौ किन कसैसँग बोल्यो भने आँखा तर्छौ किन बिहान पनि बेलिक पनि चिज गर्छौ किन कसैसँग बोल्यो भने आँखा तर्छौ किन जुनै कुरा गर्दा पनि दिल दुख्छ तिम्रो जुनै कुरा गर्दा पनि दिल दुख्छ तिम्रो रोई रोई आँखाभरि आँसु भर्छौ किन कसैसँग बोल्यो भने आँखा तर्छौ किन तिम्रो ज्यान हेर्दाखेरि साह्रै माया लाग्छ तिम्रो ज्यान हेर्दाखेरि साह्रै माया लाग्छ कति नसकी ज्यानै छोडी फाइट पर्छौ किन कसैसँग बोल्यौ भने आँखा तर्छौ किन सधैँ सधैँ अँगालोमा बाधु भन्छु तिमीलाई सधैँ सधैँ अँगालोमा बाधु भन्छु तिमीलाई तिमी भने रिसाएर पर सर्छौ किन कसैसँग बोल्यौ भने आँखा तर्छौ किन धन्यवाद सधैँ सधैँ अङ्गालोमा बाँधु भन्थे तिमीलाई तिमी भने रिसाएर पर सर्छौ किन कसैसँग बोल्यौ भने आँखा तर्छौ किन कसैसँग बोल्यो भने आँखा तर्छौ किन नरेश नातिलाई पनि नव वर्ष दुई हजार सतसट्ठीको धेरै धेरै शुभकामना र फेरि यस्तै सुमधुर गजलहरू सुनिरहन पाऊँ तपाईँहरू सबैको गजल लेखन निरन्तर रहोस् गजलहरू सुनिरहन पाऊँ हाम्रो शुभकामना अब देवकला स्मृतिलाई स्वागत गरौँ नमस्कार मेरो नाम देवकला स्मृति घर मुगा गाविस वार्ड नम्बर छ धनकुटामा पर्दछ हाल धनकुटा सदरमुकाममा रहेको रेडियो मकालु बयानब्बे दशमलव दुई मेगा हर्चमा आबद्ध छु मेरा गजलका शेरहरू यसरी अगाडि बढ्दछन् एउटै वस्तु किन्दाखेरि दरमा फरक पाएँ एउटै वस्तु किन्दाखेरि दरमा फरक पाएँ ज्ञान दिन्छु भन्ने सबै सरमा फरक पाएँ एउटै वस्तु किन्दाखेरि दरमा फरक पाएँ लाग्थ्यो मलाई जमिन पनि एकै हुन्छ जस्तो लाग्थ्यो मलाई जमिन पनि एकै हुन्छ जस्तो सरकारी नीति बुझ्दा करमा फरक पाएँ एउटै वस्तु किन्दाखेरि दरमा फरक पाएँ गाँस बास एकै हुन्छ भन्थे नेपालीको गाँस बास एकै हुन्छ भन्थे नेपालीको हुन्न रहेछ भने जस्तो घरमा फरक पाएँ एउटै वस्तु किन्दाखेरि दरमा फरक पाएँ समान हौ भन्नेले सानो ठुलो कुरा गर्दा समान हौ भन्नेले सानो ठुलो कुरा गर्दा बुझ्नलाई साह्रै गाह्रो थरमा फरक पाएँ एउटै वस्तु किन्दाखेरि दरमा फरक पाएँ केही गर्ने आँटा बोकी अलि पर पुग्दा केही गर्ने आँटा बोकी अलि पर पुग्दा बोली र व्यवहारको भरमा फरक पाएँ एउटै वस्तु किन्दाखेरि दरमा फरक पाएँ ज्ञान दिन्छु भन्ने सबै सरमा फरक पाएँ हस्त धन्यवाद एउटै वस्तु किन्दाखेरि दरमा फरक पाएँ ज्ञान दिन्छु भन्ने सबै स्वरमा फरक पाएँ ज्ञान दिन्छु भन्ने सबै स्वरमा फरक पाएँ उहाँ हुनुहुन्थ्यो देवकला स्मृति अब गजल सुन्ने क्रममा अन्तिम बिसौँ गजल हामी सुन्दैछौँ वर्षात दलामीको वर्षात दलामीलाई स्वागत गरौँ नमस्कार म वर्षात दलामी ठेगाना नेपाल अहिले मलेसियाबाट मेरो गजल यस प्रकार छ आफन्तहरूको यादले रुवाउँछ सदैव लामो लामो रातले रुवाउँछ आफन्तहरूको यादले रुवाउँछ सदैव लामो लामो रातले रुवाउँछ आमाको मायालु स्वर कहाँ पाउनु आमाको मायालु स्वर कहाँ पाउनु पराई मान्छेहरूको बातले रुवाउँछ आफन्तहरूको यादले रुवाउँछ सदैव लामो लामो रातले रुवाउँछ राम्रो मान्छे भेट्न गाह्रै छ परदेशमा राम्रो मान्छे भेट्न गाह्रै छ परदेशमा नेपाली किन मिठो घातले रुवाउँछ आफन्तहरूको यादले रुवाउँछ सदैव लामो लामो रातले रुवाउँछ जति सम्झन्न भन्दा पनि हुँदैन जति सम्झन्न भन्दा पनि हुँदैन सम्झनाहरूको खातले रुवाउँछ आफन्तहरूको यादले रुवाउँछ सदैव लामो लामो रातले रुवाउँछ पिन्जडाको सुगालाई के थाहा परिवेश पिन्जडाको सुगालाई के थाहा परिवेश तैपनि कहिलेकाहीँ बर्सातले रुवाउँछ आफन्तहरूको यादले रुवाउँछ सदैव लामो लामो रातले रुवाउँछ हवस् धन्यवाद सदैव लामो लामो रातले रुवाउँछ परदेशमा आफन्तहरूबाट टाढा भएको पीडा सुनाउँदै हुनुहुन्थ्यो बर्सात दलामी आज हामीले गत पाँच अप्रेलका दिन प्रवासी नेपाली साहित्य समाजको आयोजना र अनलाइन नेपाली साहित्य मञ्चको सह आयोजनामा सम्पन्न भएको विश्वव्यापी प्रथम अनलाइन नेपाली रेडियो गजल प्रतियोगिता दुई हजार छैसठीमा उत्कृष्ट भएका बिस गजलहरू सुन्यौँ हामीले प्रस्तुत गरेको गजलहरूमा हामीले सुनेको उत्कृष्ट बिस गजलहरू थियो Rita Khatri Biratnagar doctor Sudha Shahi Kathmandu Navraj Navodit Qatar Ganindra Limbu Malaysia Niraj Bhattarai Tanahun Nirmal Kumar Paudel Rautahat Gopal Chandra Rai Khotang PS Limbu Dubai Bipu Waiba बेलायत doctor Tikaram Bhandari Rupandehi Hasta Gautam Mridul America Niru KC Ashru Pokhara Vishnunand Chamling Hong Kong Dildukhi Jantari Malaysia Naresh Nati Brunei Devkala Karki Dhankuta, Barsat Dalami Malaysia Uma Subedi Israel Nirajan Batas Bhojpur र सूर्य चापागाई काठमाडौँबाट हुनुहुन्थ्यो नेपाली साहित्यको गजल विधामा व्यापक रूपबाट आयोजना गरिएको यो पहिलो अवसर हो भने यस कार्यक्रमको लागि प्रमुख अतिथि नेपाल प्राज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइलाले यस प्रतियोगिताले नेपाली साहित्यमा नयाँ आयाम थपेको र नयाँ प्रविधिसँगै यस प्रकारको कार्यक्रमको महत्त्व बढ्दै गएको कुरा फोन मार्फत प्रत्यक्ष रेडियो कार्यक्रममा बोल्नुभएको थियो त्यस्तै गरी अतिथिहरूमा प्राज्ञ प्राध्यापक डाक्टर गोविन्दराज भट्टराई र प्राज्ञ अमर तुम्ह्याङ रहनुभएको थियो त्यस्तै गरी मूल्याङ्कनकर्ताहरूमा प्राज्ञ ललिजन रावल विजय सुब्बा डाक्टर कृष्णहरि बराल शीतल गुरुङ कादम्बिनी रहनुभएको थियो त्यस्तै मूल्याङ्कन पर्यवेक्षकहरूमा दुबईबाट जाकिर हुसैन मलेसियाबाट इन्द्र नार्थुङ्गे अमेरिकाबाट विनोद रोक्का ब्रुनाईबाट ध्रुव गौतम बेलायतबाट शशि सुब्बा थापा र हङकङबाट अशोक राई रहनुभएको थियो गजलको नतिजा प्रसारण तथा प्रकाशनको लाइभ रेडियो प्रसारण कार्यक्रम मूल्याङ्कन समूहबाट डाक्टर कृष्ण हरि बराल पर्यवेक्षक मूल्याङ्कनकर्ताहरूको तर्फबाट इन्द्र नार्थुङ्गेले मलेसियाबाट आफ्नो विचार राख्नुभएको थियो नतिजा घोषणाको लागि अध्यक्ष सुरेन्द्र इङनाम उपाध्यक्ष विश्वासदीप तिगेला र पर्यवेक्षक ध्रुव गौतमले संयुक्त रूपबाट कार्यक्रमको सञ्चालन गर्नुभएको थियो नतिजा प्रसारणको कार्यक्रममा स्रष्टाहरूले स्रष्टाहरूको आफ्नै स्वरमा उत्कृष्ट बिसवटा गजलहरू क्रमशः प्रसारण गरिएको थियो स्मरण रहोस् प्रतियोगिता गत सरस्वती पूजाको दिनदेखि सुरुवात भएको थियो र सहभागी सम्पूर्ण अडियो गजलहरू संस्थाको web page Pravasi dot com WWW dot Pravasi dot com dot एनपीमा सुन्न सकिन्छ यी गजलहरू हामीलाई उपलब्ध गराइदिनु भएकोमा हामी विश्वासदीप तेगेलालाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ आजको हिमाली स्वरहरूको यो विशेष प्रस्तुति सृजनाका स्वरहरूमा हामीले बिस उत्कृष्ट गजलहरू सुन्यौँ तपाईँ हिमाली स्वरहरूको यो सृजनाका स्वरहरूमा आफ्नो रचनाहरू सजिलै सुनाउन सक्नुहुन्छ हामीलाई इमेल मार्फत अथवा फोन गरेर पनि आफ्नो रचनाहरू सुनाउन सक्नुहुन्छ आफ्नो रचना आफ्नै स्वरमा रेकर्ड गराउन सक्नुहुन्छ सम्पर्कको लागि हाम्रो इमेल ठेगाना Nepali radio at Gmail dot com हाम्रा कार्यक्रमहरू सधैँ सधैँ W W W dot Nepali radio dot ओर्गमा सुन्न सकिन्छ हिमाली स्वरहरू नेपाली मन र नेपालीपनसँग नजिक छ हस् त कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद म सहदेव हिमाली स्वरहरूको अन्य प्रस्तुतिहरूमा आउने नै छु अहिलेलाई भने नमस्ते हिमाली स्वरहरू नेपाली मन र नेपालीपनसँग नजिक